तृतीया तिथिबाट सुरु भएको मानिन्छ चारधाम मध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ वेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ लामो समयपछि आज साँझ बस्न लागेको बैठकमा निर्वाचन ऐनका विवादित विषयमा छलफल हुनेछ नयाँ बानेश्वरमा रहेको सेना समाजन समन्वय समितिको कार्यालयमा बस्ने बैठकमा नेकपा माओवादी सहितका साना दलहरूले गरेको आन्दोलन उनीहरूसँगको वार्ता संविधान सभा चुनावको मितिका विषयमा पनि छलफल हुनेछ कङ्ग्रेस सभापति तथा समितिका संयोजक सुशील कोइरलाले बोलाउनु भएको बैठकमा कङ्ग्रेसले यसअघि पार्टीले राख्दै आएको थ्रेस उम्मेद्वारको योग्यता लगायतका विषयमा आफ्नो अडान कायम राख्ने बुझिएको छ नेकपा एमाले पनि निर्वाचन ऐनका विषयमा निर्वाचन आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान राखेको छ त्यस्तै यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति खारेजीका विषय पनि बैठकमा एमाले प्रस्ताव राख्ने नेताहरूले बताएका छन् दलहरूबीच निर्वाचन ऐनमा राखिएको प्रावधान निर्वाचनको मिति घोषणा तत्काल वा पछि भन्नेमा पनि विवाद रहेको छ आज उच्च स्तरीय राजनैतिक समितिले गरेको निर्णयका आधारमा सरकारसँग छलफल गर्ने दलहरूले बताएका छन् नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ नयाँ नेतृत्व चयनका लागि सौरामा जारी महाधिवेशनमा केही बेरमा चुनावी प्रक्रिया सुरु हुँदैछ अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी पर्ने निश्चित भएको छ अध्यक्ष पदको प्रत्याशीहरूमा नरेश ताम्राकार चन्द्र विक्रम राई पेमा श्री शेर्पा नागेन्द्र कुमाल र नित्यानन्द ताजपुरिया देखिनु भएको छ पाँचजनाको नाम चर्चामा आए पनि उनीहरू बिच भित्रैभित्रै समय सहमतिको प्रयास भइरहेको चितवन अध्यक्ष पदम गुरुङले जानकारी दिनुभयो यसअघि महासचिवमा महासचिवका लागि सहजनाको नाम चर्चामा छ महासचिवका लागि दावी गर्नेहरूमा गोविन्द छन्थ्याल डन्डु शेर्पा नवीन रोक्का पेम्बा बोटे ज्ञानबहादुर बोटे र बुद्ध घरती छन् पाँचजना उपाध्यक्षका लागि अहिलेसम्म शान्ति जिरेल यसो कान्ति भट्ट र चिनीमाया माझी गरी तिनजनाको नाम सार्वजनिक भएको छ सचिव पदका लागि अहिलेसम्म एमन चेपाङ एकजनाको दाबी देखिएको छ महाधिवेशनले उपाध्यक्षका लागि क्षेत्रगत रूपमा एकजना महिलासहित पाँचजनालाई चयन गर्नेछ यसै गरी एकजना कोषाध्यक्षका लागि बिहानसम्म जगत बरामको नाम मात्र बाहिर आएको छ सकेसम्म सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि पनि प्रयास भइरहेको छ सहमतिका लागि भन्दै एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन नेपाली कङ्ग्रेसका इन्द्रबहादुर गुरुङ नेपा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नेकपा नेकपा माओवादीका सुरेश आलेमगर सामाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा लगायतका नेताहरू तीन दिनदेखि सौराहामै छन् महाधिवेशनको बन्द सत्रमा महासचिव आङ्काजी शेर्पाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना तथा कोषाध्यक्ष डन्डु शेर्पाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन गैराती अबेर पारित गरिएको थियो महासङ्घको उद्घाटन सत्र भरतपुरको वीरेन्द्र क्याम्पस परिसरमा गत अठाइस गते भएको थियो नयाँ नेतृत्व चयनपछि आदिवासी जनजाति महासङ्घको महाधिवेशन सौराहा घोषणापत्र जारी गर्दै आजै सकिनेछ सुनसरीको हरिपुरमा राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ झापाबाट काठमाडौँको लागि छुटेको ना दुई ख सन्तानब्बे उना असी नम्बरको बसले रोकिराखेको ना दुई ख सतहत्तर चौबिस नम्बरको ट्रकलाई ठक्कर दिँदा अरू सोह्रजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ हावाहुरीका कारण बस अनियन्त्रित भई ठोकिँदा बसमा रहेका पाँच थर आङसारङ दुईका कृष्णबहादुर आङदम्बे र अर्की एक महिलाको ज्यान गएको हो घाइते भएका सातजनाको न्युरो अस्पताल विराटनगर र अरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ त्यस्तै नवलप्रासीको गुठी सूर्यपुरामा रहेको गण्डक नहरमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ युपी सन्ताउन्न एच सत्तालिस शून्य चार नम्बरको मोटरसाइकलका चालक गोठी सूर्यपुरा स्वार रतनपुराका तिस वर्षीय ध्रुव भनिने मनोज कुशवाको ज्यान गएको हो मनोजलाई प्रहरीको गाडीले ठक्कर दिँदा दुर्घटना भएको स्थानीयवासीको भनाइ छ बाराको पथरा गाविसमा हावाहुरी र पानीबाट जोगिन विद्यालयको पर्खाल मुनि आश्रय लिएका आमा छोराको त्यही पर्खाल भत्किएर ज्यान गएको छ अर्का एक बालक घाइते भएका छन् पथरा गाविस एकको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको जीर्ण पर्खाल हावाहुरी आएको बेला भत्किँदा चियापिएर खोपवा गाविस पाँचकी पैँतालिस वर्षकी एतबरिया देवी राम र उनका दस वर्षीय छोरा सञ्जय रामको ज्यान गएको हो आमा एतबरियाको घटनास्थलमै र छोराको उपचारका लागि बिरगन्ज लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ पर्खाले च्यापेर एतबरियाकै अर्का छोरा बाह्र वर्षीय फेकु राम घाइते भएका हुन् उनको बिरगन्जको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ घाइते फेकुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरीकारले बाह्रले जनाएको छ खोपबाबाट पथरा गाविसमा विवाहको कोसेली लिएर जाँदै गर्दा आइतबार बेलुकी हावाहुरीसँगै पानी पर्न थालेपछि उनीहरू विद्यालयमा ओत लिएर बसेका बेला पर्खाल भत्किएको थियो वैदेशिक रोजगारका लागि कतार पुगेका एकसट्ठी नेपालीले गत चार महिनामा ज्यान गुमाएका छन् कतार स्थित नेपाली दूतावासका अनुसार जनवरीदेखि अप्रेलसम्म उनीहरूको मृत्यु भएको हो त्यसता मे महिनामा मात्र दुईजनाको ज्यान गएको छ तिनमा बलिसदा र सन्त कुमार श्रेष्ठ छन् दूतावासका अनुसार जनवरीमा नौ फेब्रुअरीमा बिस मार्चमा दस र अप्रेलमा बिसजना कामदारको मृत्यु भएको छ एकतिसजनाको हृदयघात सडन कार्डियक एरेस्टबाट ज्यान गएको हो ट्राफिक दुर्घटनामा ज्यान जानेको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 विदेशको समाचार पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा चारजना सहित कम्तीमा छजनाको ज्यान गएको छ पैँतालिसजना घाइते भएका छन् बलुचिस्तान प्रान्तका प्रहरी प्रमुख मुस्ताक सुखेराको घरमा कार बम विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् घटनामा बाह्रजना प्रहरी पनि घाइते भएका छन् प्रहरी प्रमुख भने सुरक्षित रहेका त्यहाँको प्रहरी जनाएको छ तर उहाँका घरमा सुरक्षाका लागि तैनात गरेका चारजना प्रहरी भने मारिएका समाचारमा उनले भएको छ घाइतेहरूको थप उपचारका लागि क्वेटामा रहेको सैनिक अस्पतालमा रिफर गरिएको छ घाइते केहीको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ पाकिस्तान सरकारले घाइतेहरूलाई राम्रो चिकित्सा सेवा पुर्याउन अस्पताल प्रशासनलाई निर्देशन दिएको छ एउटा खेल समाचार इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट अठार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क बटुलेको हैदराबाद बेचको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ मुम्बईले आजको खेल जिते बिस अङ्क रहेको चेन्नईलाई नेट र नेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ भने हैदराबादले जित खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरेको छ एक सय बयालिस रनको विजय लक्ष्य राजस्थानले सत्र बल बाँकी छँदै पाँच विकेट रनको क्षतिमा पुरा गर्यो राजस्थानको जितमा सेन वाटसनले सत्तरी रनको योगदान दिए त्यस्तै राहुल द्रविड बाइस रन जोडेर पेब्लेन फर्कँदा स्टुवार्ट विनी चालिस रनमा नट आउट रहे टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेटको नोक्सानीमा एक सय एकचालिस रन जोडेको थियो चेन्नईका मुरली विजयले पचपन्न तथा माइकल हसीले चालिस रन जोड्न बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् जितसँगै राजस्थानले शीर्ष स्थानमा रहेको चेन्नईसँग अङ्क बराबरी गरेको छ तर रन रेटका आधारमा चेन्नई शीर्ष स्थानमा छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अक्षय तृतीया जौको सातु र सर्वदानसहित मनाइँदै नवलप्रासी बारा सुनसरीमा भएका घटनामा पाँचजनाको मृत्यु निर्वाचन ऐनका विवादित विषयमा छलफल गर्न उच्च स्तरीय समितिको बैठक साँझ बस्दै आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा छजनाको ज्यान गयो पैँतालिसजना घाइते र इन्डियन प्रिमियर लिगमा आज मुम्बई र हैदराबाद भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला लागि ल भन्नुहोस् नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको पहिलो नेपाली चलचित्रको नाम के हो कहाँ भेटिएला सही जवाब यस्तै यस्तै नेपाली चलचित्र सम्बन्धी हाजिरी जवाफको कार्यक्रम साताको सोमबार मध्याह बाह्र बजेको नेपाल बाढी समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा समस्त अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस light English boarding school Jutpani एक भटिनीमा शैक्षिक सत्र दुई हजार सत्तरी र एकहत्तरमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू योग्य दक्ष तथा अनुभवी तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा शान्त वातावरणमा बाल बालिकाहरूलाई मनोवैज्ञानिक तरिकाले अध्यापन गराइने स्वच्छ पिउने पानी शौचालय चमेना गृह एवं पर्याप्त खेल मैदानको व्यवस्था विद्यार्थीहरूलाई जान र आउन यातायातको सुविधा पुस्तकालय विज्ञान प्रयोगशाला कम्प्युटर ल्याबको उचित व्यवस्था भएको सम्पर्क moonlight English boarding school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 ढाकाको चौबन्दी ल्याइदिउला मलाई चाहिँ मखमली पछ्यौरी ल्याइदिउला त्यो पनि चाहिँ होइन के चाहियो त जे ल्याइदिन्छु भने पनि चाहिँदैन चाहिँदैन भन्छौ